नमस्ते साथमा स्वागत अभिवादन कार्यक्रम देश विदेशमा प्राविधिक मित्र सुभाषसँगै उपस्थित भइसकेको छु म कार्यक्रम सञ्चालक रवि भट्ट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको यो हो कार्यक्रम देश विदेश कार्यक्रम देश विदेश तपाईँ सदाको मङ्गलबार बेलुकी पाँच बजेको अर्पण बुलेटिन पछि सुन्न सक्नुहुनेछ कार्यक्रममा विशेष गरी हामीले वैदेशिक रोजगारको सिलसिलामा विदेश लाग्नुभएका र गएर आइसक्नुभएका तपाईँ हाम्रै दाजुभाइ दिदीबहिनीहरूसँगको कुराकानी प्रस्तुत गर्ने गर्छौँ साथै विदेश जानु पूर्व र गइसकेपछि पनि ध्यान दिनुपर्ने कुराहरू प्रस्तुत गर्छौँ भने कहिले देश विदेशमा रहँदा प्रत्यक्ष भएका दुःख सुखका कुराहरू पनि प्रस्तुत गर्ने गर्दछौँ यसै क्रममा यसपटक भने हामीले खाडी मुलुकमा रहेका प्रवासी नेपालीहरूले भोग्नु परेका समस्याहरूको बारेमा चर्चा गर्नेछौँ त्योभन्दा सुनौ पहिले यो सुमधुर आवाज 啊，在一乡。 स्वागत छ तपाईँलाई यो आवाजपछि र मैले अघि नै बताइसकेँ खाडी मुलुकमा नेपालीहरूले भोग्नु परेका समस्याहरूको बारेमा आज हामी प्रस्तुत गर्ने गर्छौँ रोजगारीको लागि मुलुक छोड्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू विशेष गरी वैदेशिक रोजगार कम्पनीहरूले श्रम विभागको प्रयोजनको लागि मात्र कामदार तथा रोजगारदाता बीच गरिने श्रम सम्झौता पत्र नक्कली हो वा होइन राम्रोसँग हेर्नुपर्दछ कामदारलाई छनौटपूर्व जाने ठाउँ काम गर्नुपर्ने कम्पनी तथा कामको विवरण तलब भत्ता तथा अन्य सुविधाका बारेमा सही जानकारी लिनुपर्दछ भिसा र सम्झौता पत्र भिडाउने गर्नुपर्दछ ताकि भिसा र सम्झौता पत्रमा अलग अलग काम नलेखिएको होस् जस्तो भिसामा तपाईँ इलेक्ट्रिसियन भनेर जाँदै हुनुहुन्छ भने सम्झौता पत्रमा तपाईँ लेबरको क्याटेगोरीमा लेखिएको हुन्छ त्यस्तो नहोस् भन्नका खातिर भिसा र सम्झौता पत्र भिडाउनु पर भिडाउने गर्नुपर्दछ सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावासको कालो सूचीमा परेका कम्पनीहरूमा समेत कामदारहरू गइरहेको हुनाले त्यसको बारेमा विशेष अध्ययन गर्नु जरुरी छ केही वैदेशिक रोजगार कम्पनीहरूले जानी जानी ठगी गर्ने गरेकोले सम्बन्धित निकायसँग जानकारी लिनु अति उत्तम हुनेछ रोजगारीका लागि सम्बन्धित मुलुकमा पुगेपछि भोग्नु परेका थुप्रै समस्याहरू छन् वास्तवमा किन यी समस्याहरू भोग्नु पर्यो अथवा भन्दा सम्बन्धित मुलुकको विमानस्थलमा आइपुगेपछि सम्बन्धित व्यक्ति वा कम्पनीको प्रतिनिधि लिन नआउनु र विमानस्थलमा अलपत्र पर्नु पहिलो कारण हो नेपालमा रोजगार तथा रोजगारदाता बीच गरिएको सम्झौताको पालना नहुनु जसमा सम्झौतामा तोकिए बम्बजिम पारिश्रमिक नपाउनु तोकिए बम्बजिमको काम नदिनु अन्य सुविधा नदिनु जस्तै औषधि खर्च आवास अनुमति शुल्क काम गर्दा लगाउने पोसाक बिमा आदि त्यस्तै मासिक पारिश्रमिक समयमा नपाउनु दुई चार महिनाको तलब नपाएका नेपालीहरू प्रशस्ति पाइन्छ खाडी मुलुकमा तोकिएको दैनिक आठ घन्टा भन्दा बढी समय काम गर्नुपर्ने तर अतिरिक्त समय काम गरे बापतको रकम नपाउनु आवासको उचित व्यवस्था नहुनु आवास अनुमति पत्र अध्यागमन नियम अनुसारको समयमा नबनाइदिने जसको कारणले कामदार सधैँ लागेको खर्च डुब्ने अवस्थाका कारण कामदार निरीह बन्ने गरेको पाइन्छ कम्पनीको आफ्नै अवस्था नाजुक रहेकोले काम दिन नसक्नु र कम्पनीले समयावधिभित्र आवास अनुमति नबनाइदिनु र बाध्यतावश कम्पनी छोडी बाहिर काम गर्नु परेको थुप्रै समस्याहरू खाडी मुलुकमा रोजगारका लागि पुगिसकेपछि भोग्नु परेको समस्या हो सामान्यतया हुने दुई वर्षको करार अवधिभन्दा चाँडै स्वदेश फर्काउनु पर्ने अवस्था पनि आउने गरेको र सो अवस्थामा कानुनी उपचार नभएको पाइन्छ कतिपय अवस्थामा करार अवधि भएर पनि स्वदेश फर्कन नपाइने र उपलब्ध हुनुपर्ने हवाई टिकट उपलब्ध नहुने आफ्ना समस्याहरूलाई कम्पनीमा राखेकै कारण सेवामुक्त गरी मुलुक फिर्ता पठाइदिने र खर्च स्वयंले पर्ने पनि समस्या देखा परेको छ करारमा तलब उल्लेख भए तापनि सम्बन्धित मुलुकको मूल्य वृद्धि अनुसार हरेक वर्ष स्वत तलब वृद्धि हुन नसक्नु कामको कार्यदक्षता अनुसार नेपाली कामदारका कामदारमा गरिने वृद्धि भेदभावपूर्ण हुने गरेको पाइन्छ कम्पनीमा पाइने सुविधामा पनि नेपाली कामदारमा भेदभावपूर्ण रहेको पाइन्छ जस्तो कि खाडी मुलुकमा भेडा बाख्रा चरण र खेतीपातीमा संलग्न कामदारहरूलाई कानुनअनुसार र करार अनुसारको सुविधा उपलब्ध हुन नसकेको थुप्रै उदाहरणहरू छन् यी तपाईँ सामान्य रोजगारीका लागि सम्बन्धित मुलुकमा पुगेपछि भोग्नु परेका समस्याहरू हुन् त्यस्तै स्पोन्सर सेन स्पोन्सरसिप चेन्ज गर्न कानुनी प्रावधान जटिल परेको पाइन्छ खाडी क्षेत्रका देशहरूमा नेपालीहरूको हक हित र कानुन उपचारका लागि आवाज उठाउने गैर सरकारी संस्था वा अन्य सङ्घ संस्थाले आधिकारिक मान्यता नपाउनु सम्बन्धित मुलुकमा नेपाली राजदूतावास वा कर्मचारीको अभाव हुनुले पनि थुप्रै समस्याहरू परेको पाइन्छ अब सम्बन्धित मुलुक आइसकेपछि कामदारको आफ्नो कमजोरीबाट उत्पन्न उत्पन्न हुने समस्याहरू पनि थुप्रै पाइएको छ जस्तो कि कम्पनीहरूले समयमा नै आवास अनुमति पत्र नबनाइदिएको अवस्थामा नेपाल राजदूतावासलाई जानकारी नगराउनु र कम्पनी छोडी अन्यत्र काम गर्नु कम्पनी छोडी बाहिर गर्दाको अवस्थामा कुनै दुर्घटना भए त्यसको कानुनी उपचार जटिल भएको पाइन्छ अरूको देखासिखीमा भागेर काम गर्दा केही रकम बढी हुनेदेखि कम्पनी छोडी काम गर्नु कम्पनीमा नै रहेर काम गरे पनि कम्पनीको नियमअनुसार काम नगर्नु जस्तै काममा आफू खुसी अनुपस्थिति रहनु केही घन्टा बाहिर काम गर्नु र चेकिङमा समातिनु विभिन्न कुलतमा फस्नु र कम्पनीमा बदनाम हुनु यो सम्बन्धित मुलुक आइ गइसकेपछि कामदारको आफ्नो कमजोरीबाट हुने उत्पन्न हुने समस्याहरू हुन् बजार जस्तो बजार घुम्न आउँदा र जाँदा केही नेपालीहरूमा अनुशासन र मर्यादामा कमी हुनु जसको कारणले राष्ट्रको चिनारीमा सदैव आँच आउने बारे ज्ञानको अभाव हुने सम्बन्धित देशमा आएपछि र आफ्नो मुलुक फर्काँदा कम्तीमा नेपाल राजदूतावासमा आफ्नो बारेमा जानकारी गराउने नगराउने चलन छ सम्बन्धित देशमा पुगिसकेपछि आफ्नो मुलुक फर्काँदा कम्तीमा नेपाल राजदूतावासमा आफ्नो बारेमा जानकारी नगराउने चलन पनि छ जुनसुकै क्षेत्रमा पनि समस्याहरू हुन्छन् र हरेक समस्याका समाधानका उपायहरू पनि अवश्य हुन्छन् समाधानका लागि आवश्यक नीति र कार्यक्रम प्रमुख हुन्छ तसर्थ नेपाल सरकारले वैदेशिक रोजगार सम्बन्धी आवश्यक नीति र कार्यक्रमहरूका बारेमा यथाशक्य निर्णयहरू गर्नुपर्ने देखिन्छ हामी जति ढिलो गर्छौँ त्यति नै स्थितिले ठुलो रूप लिँदै जान्छ तसर्थ आजको यस घडीमा हामी सबै गम्भीर हुनुपर्दछ जस्तो विभिन्न खाडी मुलुकमा रहेर खुलिएका सङ्घ संस्थाहरूले प्रत्यक्ष अन्तर्क्रियाबाट प्राप्त भएका साथै विभिन्न समयमा सङ्घ संस्थाहरूले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम र विचार गोष्ठीमा उठेका बुँदालाई समेत समावेश गरी आफ्नो सुझावहरू प्रस्तुत गर्नुपर्दछ कमजोरीका उत्पन्न हुने समस्याहरूमध्ये दुई देश बिचको श्रम सम्झौता जस्तो कि नेपाल सरकारले सम्बन्धित मुलुकसँग गरेको सम्झौतालाई सार्वजनिक गर्नुपर्ने हुन्छ दुई देशबीच हुने सम्झौता पत्र समयअनुसार परिमार्जन वा पुनरावलोकन गर्दै जानुपर्ने र यसका लागि नेपाल सरकारले सम्बन्धित मुलुकमा रहेको आफ्ना निकायसँग डाटा सङ्कलन गर्नुपर्ने र उक्त निकायले सोही ठाउँमा रहेका नेपाली सङ्घ संस्थाहरूसँग राय सुझाव लिनुपर्ने वा आफू स्वयंले अन्तर्क्रिया कार्यक्रम वा विचार गोष्ठीको आयोजना गरी डाटा सङ्कलन गर्नुपर्ने नेपाली कामदारहरूले अन्य मुलुक सरहको सुविधा पाए नपाएको बारेमा विशेष अध्ययन हुनुपर्ने नेपाली कामदारहरूको तलब कम्तीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुनुपर्ने र खाडी मुलुकको अध्यक्ष कामदारको तलब कम्तीमा तुकिनुपर्ने र पाउनुपर्ने सुविधा हुनुपर्ने दुई देशबीचको श्रम सम्झौता अत्यन्त आवश्यक पर्दछ वैदेशिक रोजगार सम्बन्धी श्रमिकहरूको हकमा नेपाल सरकारको सही नीतिको अभाव पनि परेको छ जस्तो कि नीति नियम वा कार्यक्रम तय गर्दा मजदुर तथा श्रमिक वर्गको सर्वोपरितलाई प्रमुख ध्यान दिनुपर्ने हुन्छ नेपाली वैदेशिक रोजगारी कम्पनी मार्फत आएका कामदारहरूको छनौट प्रक्रियामा पारदर्शिता भए नभएको सरकारी निकायबाट जाँच हुनुपर्ने नेपाली वैदेशिक रोजगार कम्पनीहरूबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण नेपाली कामदारहरू न्यून तलब र कम सुविधामा आउनु परेको कारण यसको निगरानी वा अनुगमन सरकारी निकायबाट हुनुपर्ने नेपाली वैदेशिक रोजगार कम्पनीहरूले यहाँका कम्पनीहरूले भिसाका लागि कमिसन तिर्नु र त्यसको बोझ नेपाली कामदारमा पर्नु जुन खाडीको श्रम ऐनमा गैर कानुनी मानिन्छ तर यसो हुँदा पनि नेपाली कामदारहरूले बढी रकम तिरी आउनु परेको छ यसका लागि श्रम आपूर्ति भएको नेपाली श्रम बजारको अनुगमन एवं सम्बन्धित मुलुकको श्रम ऐनको अध्ययन गरी यस सम्बन्धी निश्चित मापदण्ड तयार गर्नुपर्ने देखिन्छ नेपाली वैदेशिक रोजगार व्यवसायहरू मार्फत आएका कामदारहरू सम्बन्धित मुलुकमा आइसकेपछि सो मुलुकको कानुनअनुसार निश्चित समयभित्र पुरा गर्नुपर्ने सबै प्रक्रिया पुरा नहुन्जेल उक्त व्यवसाय पूर्ण रूपले जिम्मेवार हुनुपर्ने र सो समयबीच कामदार नेपाल फर्किनुपर्ने अवस्था आएको खण्डमा कामदारको लगानी भएको सम्पूर्ण रकम उक्त व्यवसायले उपलब्ध गराउनुपर्ने ऐन कानुनमा विशेष रूपमा उल्लेख हुनुपर्ने भिसाको कमिसन लिएर कामदार ल्याउने कम्पनीहरूले आफूसँग काम नभएर मात्र कमिसनका लागि मानिस ल्याएर अल्पत्र पार्ने जुन व्यक्तिगत भिजाहरूमा बढी देखिएको छ वा सम्बन्धित कम् कम्पनीमा काम नभए पनि मानिस ल्याउने र अन्य कम्पनीमा सप्लाईमा पठाउने गरेको र वास्तवमा उनीहरूको श्रम शोषण हुने गरेको र दुःख पाउने गरेको हुनाले भिसा प्रमाणित गर्दा यथेष्ट सोधपुछ हुनुपर्ने नेपाली वैदेशिक रोजगार व्यवसायिक कम्पनीले यहाँ काम गर्ने मानिसहरू मार्फत भिसा लिने गरेको पनि पाइन्छ यसरी मध्यस्थता गर्ने व्यक्ति आफै एउटा रोजगारीमा आबद्ध हुने भएकोले उसले स्पष्ट शर्तमा काम लिन सक्दैन र आइसकेका मानिसहरूले जिम्मेवारी वहन गर्ने क्षमता पनि राख्दैन तसर्थ वैदेशिक रोजगारी व्यवसायी कम्पनीहरूले आफ्नो आधिकारिक प्रतिनिधि मार्फत काम लिई उक्त व्यक्तिबारे दूतावासलाई जानकारी गराएमा निजसँग सम्पूर्ण सम्पर्क गरी आएका समस्या समाधान गर्न सजिलो हुने मुलुकमा रहेका सम्बन्धित निकाय वा कामदार जाने सम्बन्धित मुलुकमा रहेको सरकारी निकायबीच राम्रो समन्वय हुनुपर्ने अर्को प्रवृत्ति छ ठगिने प्रवृत्ति जस्तै व्यक्ति स्वयं पनि ठगिने प्रवृत्ति अन्तर्गत पर्दछ जस्तो कि विदेश जाने र पैसा कमाउने रहर सबैमा हुन्छ तर जानुभन्दा अघि जाने मुलुकका बारेमा र आफ्नो कामका बारेमा बुझ्ने प्रयास नगर्नु यो आफैमा ठगिने प्रवृत्ति हो आफू जाने काममा आफ्नो क्षमता नभए पनि गरिहालिन्छ नि भन्ने जुन प्रवृत्ति रहेको छ तर जानु अघि मुलुकमा नै प्राप्त ट्रेनिङ अवसरलाई वस्त नगर्नु आफूले आफूलाई नै ठग्नु हो हामी कम्तीमा पनि विदेशिनुभन्दा अघि कुनै एक कामका दक्षता काममा दक्षता हासिल गरी विदेशिनु जरुरी छ कतारमा खाडीमा नेपालीहरू भनेको अध्यक्ष जनशक्तिहरूको मुख्य स्रोतको रूपमा चिनिन्छ यो चिनारी मेटाउनु भनेको नेपाल सरकारको प्रमुख दायित्व अनि जिम्मेवारी त छँदैछ हामी आफू पनि आफ्नो स्तरबाट सजग र चनाखो हुनुपर्दछ यस्ता कुरालाई सञ्चार माध्यमबाट सरकारी स्तरबाट व्यापक रूपमा प्रचार प्रसार हुनुपर्दछ वैदेशिक रोजगार कम्पनीहरू ठगिने प्रवृत्ति अन्तर्गत वैदेशिक रोजगार कम्पनी पनि पर्दछ जस्तो कि वैदेशिक रोजगार कम्पनीहरूका बारेमा उनीहरूबाट हुने ठगी रोक्न सरकारलाई त्यस्तो साह्रो कठिन अवस्था नरहेको अवस्थामा श्रमिकहरूको सर्वोपरि हितलाई ध्यानमा राखी ऐन कानुनमा स्पष्ट उल्लेख हुनुपर्ने देखिन्छ केही मात्रामा नेपालबाट एउटा ट्रेडमा जाने र त्यहाँ गइसकेपछि अर्को ट्रेडमा काम गर्नु परेको पनि प्रशस्त उदाहरणहरू छन् ट्रेडमा भनी पठाएको कामदारहरू अध्यक्ष कामदारको रूपमा काम गर्न बाध्य छन् यस समस्यालाई कम गर्न स्वयं छनौटका लागि कम्पनीको प्रतिनिधि जाने वा वैदेशिक रोजगार कम्पनीले प्रयोगत्मक परीक्षा पठाइसकेपछि कम्पनीले जिम्मेवारी लिनुपर्दछ तोकेर पठाइएको स्तरभन्दा कम स्तरको काम भए कम्पनीले निशुल्क स्वदेश फर्काउने व्यवस्था र कामदारसँग दिएको रकम वैदेशिक रोजगार कम्पनीले पुरै फर्काउनु पर्ने व्यवस्था हुनुपर्दछ र अन्य सवालहरूमा जस्तै एउटा कम्पनीमा भने पठाउने र अर्को कम्पनीमा काम लगाउने र कामदारहरूले अस्वीकार गरेको अवस्था तोकेर पठाएको तलब वा सुविधाभन्दा कम उपलब्ध गराएको खण्डमा कामदारले अस्वीकार गरेको अवस्थामा पनि अघि नै बताइएका कुराहरू लागू हुनुपर्दछ नेपाल सरकार का सम्बन्धित निकायहरू जस्तै कि रोजगारीको सिलसिलामा विदेशिनु पूर्व अन्तिम स्वीकृति नेपाल सरकार वा भनौँ श्रम विभागको श्रम इजाजत पत्र बिना देश छोड्न सकिँदैन तसर्थ सरकारको अन्तिम स्वीकृति प्रदान गर्ने श्रम विभागमा पारदर्शिताका साथै इमान्दारिताको खाँचो छ वैदेशिक रोजगार व्यवसायद्वारा हुन सक्ने गैर कानुनी प्रक्रियाको रोक एवं अन्य निकायबाट आएको कागजात जस्तै अभिमुखीकरण तालिमको प्रमाणपत्रको क्रस चेक हुनु जरुरी छ अन्यथा गैर कानुनी वा प्रक्रिया नपुगेको कागजातलाई अनुमति दिनु भनेको शत प्रतिशत मिलोमतोको आभास हो यसलाई रोक्नका लागि पनि नेपाल सरकारले विशेष ध्यान दिनु जरुरी छ करार अनुसारको काम र सुविधा नहुन करार अनुसारको काम र सुविधा नहुन रोजगारीको लागि सम्बन्धित मुलुकमा पुगिसकेपछि करारमा भएअनुसारको तलब काम र सुविधा नपाएको कारणबाट पनि समस्याले विकराल रूप लिएको छ यसबारेमा माथि विस्तृत रूपमा उल्लेख भइसकेको छ र यसका उपायहरूमा पनि जिम्मेवारीमा बारेमा पनि उल्लेख भइसकेको छ यसबाहेकका अन्य समस्याहरूमा मृत्यु र मृत्युका कारण बारेमा हामी गम्भीर हुनुपर्दछ खाडीको हकमा अधिकांश मृत्युको कारण हृदयघात रहेको छ जब हामी सम्बन्धित मुलुकमा मेडिकल चेकअप गरिसकेपछि मात्र हामीले आवास अनुमति पत्र पाउँछौँ भने हामीमा मृत्युको प्रमुख कारण हृदयघातको विकास कसरी भइरहेको छ भन्ने कुरा गहन छ करारमा उल्लेख भएअनुसार वा खाडीको श्रम ऐन अन्तर्गत आवास र स्वास्थ्यको आधारमा हेर्ने हो भने कम्पनीहरूले उपलब्ध गराएको आवास व्यवस्था नाजुक रहेको छ एउटै कोठामा क्षमताभन्दा बढीको बसाई उचित खानेपानीको व्यवस्थाको अभाव र नियमित स्वास्थ्य जाँचको असुविधा र कामदारहरूमा स्वास्थ्य सम्बन्धितको हिलचक्राइ नै हृदयघातको प्रमुख कारण हो तसर्थ कम्पनीमा रहेका कामदारहरूको अवस्थाका बारेमा अनुगमन गर्नका लागि नेपाल सरकारले एउटा भिन्दै संयन्त्र तत्काल अपनाउनु पर्ने देखिन्छ अन्य सडक दुर्घटना र कन्स्ट्रक्सन कम्पनीहरूमा काम गर्दा हुने दुर्घटनाबाट हुने मृत्यु रोक्न नेपालमा नै अभिमुखीकरण तालिममा यथेष्ट जानकारी उपलब्ध गराउने र सेफ्टी अवेरनेस प्रोग्रामद्वारा वा पत्र पत्रिकाको माध्यमद्वारा सुसूचित गर्न सकिन्छ बिमाको व्यवस्था नहुनु जस्तो कि बिमा आफ्नै मुलुकमा नै गरिनुपर्दछ रोजगारदाता वा कम्पनीको बिमा ड्युटी आवरका लागि मात्र हुने भएकोले अन्य अवस्थामा यसले कभर गर्न सक्दैन नेपालबाट सुरुमा आउँदा गरिने बिमा पहिलो वर्षलाई मात्र हुने तर त्यसलाई कम्पनीको करार अवधिसम्म बनाइनुपर्ने तर करार अवधि सिद्धिए पनि विभिन्न कारणले छुट्टीमा नगएको अवस्थामा त्यसलाई कसरी नवीकरण गर्ने भन्ने समस्यामा सम्बन्धित बिमा कम्पनीसँग बुझी समाधान गरिनुपर्ने र छुट्टीबाट आएपछि बिमा नवीकरण नगरी अध्यागमन विभागबाट अनुमति दिन नहुने कडा नियम नभएसम्म बिमाको सही औचित्य नहुने हुन्छ बिमा आफ्नो लागि वा आफ्नो परिवारको सुरक्षाको लागि हो र यसको औचित्यबारे सरकारी स्तरबाट व्यापक रूपमा प्रचार प्रसार हुनुपर्दछ अभिमुखीकरण तालिमको व्यवस्था अभिमुखीकरण तालिमको व्यवस्था भए पनि त्यसले प्रभावकारी भूमिका खेल्न नसकेको महसुस भएको छ यसको सही अनुगमन सम्बन्धित निकायबाट इमान्दारिताका साथ हुनु जरुरी छ उक्त तालिममा कामदार र कम्पनी बीच भएको सम्झौताका बारेमा पूर्ण जानकारी गराउनुपर्ने जाने मुलुकको बारेमा जस्तै संस्कृति भाषा श्रम ऐन कानुनको बारेमा संक्षिप्त जानकारी बिमाको औचित्यका बारेमा जानकारी नेपाल सरकार र जाने मुलुक बीच भएको श्रम सम्झौताका बारेमा जानकारी जाने मुलुकमा रहेको दूतावासका बारेमा लोकेसनको जानकारी हामी नेपाली हौँ र हाम्रो राष्ट्रको छवि उच्च राख्न अनुशासन र मर्यादाका बारेमा प्रशिक्षण ब्याङ्किङ संयन्त्र मार्फत स्वदेशमा पैसा पठाउने बारेमा जानकारी स्वास्थ्य र दुर्घटना सम्बन्धी अपनाउनु पर्ने सावधानी आदिका बारेमा व्यवस्थित ढङ्गले तालिम दिनुपर्ने हुन्छ आदरणीय श्रोता तपाईँ यति बेला सुनिनुहुन्छ कार्यक्रम देश विदेश कार्यक्रम देश विदेश तपाईँ इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्फन डट कम मार्फतबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ र हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ तपाईँ पनि विदेशबाट आइसक्नु भएको छ अथवा जाँदै हुनुहुन्छ भने सँग सम्पर्क राख्न सक्नुहुनेछ जसको लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजको टेलिफोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस अथवा शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिसमा पनि सम्पर्क गर्न सक्नुहुनेछ हस्त तिनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद र प्राविधिक मित्रलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार